कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यहाँलाई हार्दिक स्वागत छ प्राविधिक मित्र सशिन्द्र गौतम नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा यो प्रस्तोता प्रकाश सायमीको सादर अभिवादन मरि गए रेली माई दैवकै काखैमा बाँचुन्जेल रेली माई पियारीकै आँखैमा नेपाली गीत संगीत आकाशमा यस्ता धेरै गीत संगीतहरूले भरिएको यो युगान्तकारी परिवर्तन ल्याउने बीस साले संगीतप्रति हार्दिक समर्पित यो कार्यक्रममा आज हामी पहिलो गीत दुई हजार एक्काइस सालमा रेकर्ड भएको यो गीतबाट शुभारम्भ गर्दैछौ र आजको कार्यक्रममा गीतकार मवि शाह हरिहरमान नकर्मी गोपाल युञ्जन नवीन किशोर राई माधव घिमिरे भीम विराग निर शाह र विश्व बल्लभका शब्द श्रद्धाञ्जलीसँग यो कार्यक्रमलाई अगाडि बढ़ाउनेछौं कथाकार एवं कवि अतृप्त पाण्डेयको चयनमा रहेको लता मंगेशकरको स्वरमा रहेको जयदेवको संगीत मवि शाहको शब्दको यो गीतबाट लता मंगेशकर अर्थात दिनानाथ मंगेशकर छोरी हृदया जसको आवाजले नेपाली चलचित्र जगतको पहिलो पार्श्व गायनमा एउटा ऐतिहासिक रूपरेखा कायम गरेको थियो यो गीतसँगै आजको अजर अमर गीतको पैंतालिसौं श्रृंखलाको शुभारम्भ गर्दछौं अझ अमर गीतहरू यहाँले उज्यालो नाइन्टी नेटवर्कबाट सुन्न सक्नुहुनेछ र काठमाडौँ उपत्यका बाहिर पोखरा कास्कीमा रेडियो तरंग मार्फत सखुवा सभामा खाँदबारी एफएम हलेसी खोटाङमा हलेसी एफएम नुवाकोट विदुरमा नुवाकोट एफएम त्यसै गरिकन बुटवलमा खस्यौली एफएम चितवनमा सिनर्जी एफएम यहाँहरूको नियमित सेवामा रहिआएको छ त्यसै गरी पर्सामा वीरगंजको नारायणी एफएम चितवनमै रेडियो चितवन मकवानपुरमा रेडियो मकवानपुरमा हेटौँडा एफएम बाजुरा मार्तन्दीमा रेडियो पौरखी माडीमा रेडियो माडी सुर्खेतमा बुलबुले एफएम रूपन्देहीमा परोहा रूपन्देहीको परोहामा रेडियो मलमला धनकुटामा रेडियो मकालु सुर्खेतमा रेडियो भिरी एफएम अन्ठानब्बे थोप्लो छ र एक सय दुई थोप्लो तब्लो सात त्यसै गरिकन धादिङमा रेडियो धादिङबाट सुन्न सक्नुहुनेछ भने देश बाहिर रहनुभएकाहरूले उज्यालो अनलाइन डट कमबाट डाउनलोड गरेर वा लाइभ पनि सुन्न सक्नुहुनेछ आजको कार्यक्रममा रोचक चर्चा छ साइकलको नेपाली गायकहरू ज्यादा जस्तो संगीतकारहरू विशेष गरेर ज्ञान बहादुर कृष्णमान श्रेष्ठ साइकल चढ़न मन पराउँथे नेपाली संगीत जगतका प्रथम मास्टर अर्थात मास्टर रत्नदास प्रकाश जसले जीवनकालको सम्पूर्ण समय अर्थात अन्त बेलासम्म पनि नब्बेको हारारीसम्म पनि उहाँले साइकल चढेर बिताउनुभयो र उहाँ काठमाडौँको पानी पोखरीको उकालो पनि साइकल चढेर जानुहुन्थ्यो र पाटनको भैरव शमशेरको उकालो अर्थात इनारको उकालो पनि उहाँ साइकल चढेर हिँड्नुहुन्थ्यो टम्म दौरा सुरुवाल लगाएर अनि हँसिलो अनुहारमा चस्मा लगाएर रतनदास प्रकाश साइकलमा हिँडेको काठमाडौँमा देख्नेहरू प्राय गर्वले सम्झिने गर्छन् रतनदास प्रकाशका समकालीनहरू नाटककार कवि एवं गीतकार बालकृष्णसम्म रिक्सा चढ़न मन पराउँथे उनी ज्ञानेश्वरबाट रिक्सा चढ़ेर भोटाइटीको गणेशस्थानसम्म आएर पत्र पत्रिका किन्न आउँथे तर रतनदास प्रकाश मात्र होइन अन्य धेरै कलाकारहरूसँग पनि साइकलको जीवन प्रशस्त छ आज हामीले सम्झनाई गर्नुपर्ने एउटा गायक हुनुहुन्छ सत्यनारायण राजभण्डारी लामो कोट लामो मफलर अनि सधैँ दायाँतिर झुल्केको कपाल अनि साइकल प्राय जस्तो उहाँको एक्लास साइकल जैसी देवलबाट शुरू भएर नेपाल राष्ट्र बैंक भवनभित्रसम्म पुग्ने गर्थ्यो मुटु मेरो चुडी लगिन झुठो माया लाउनेले वा भनौं भीमविरागको शब्दमा तिमी बदलियो मेरो अनुहार बदलियो वा हे मेरा दिदी मलाई सम्झेर यस्ता गीतहरू गाउने सत्यनारायण भण्डारीलाई जैसी देवल चिका मुगल अड्को नारायण स्थान मरूगणेश स्थान बसन्तपुर न्यू रोड त्यसपछि सिंहदरबार अनि नेपाल राष्ट्र बैंकको ढोकासम्म साइकलमा गुड्दै होइन साइकलसँग खेल्दै हिँडेको देख्नेहरूको बीस तीस दशकको इतिहास छ ती साइकल यात्रीको सम्झना आज हाम्रो अजर अमर गीतमा मिर राणासँग गाएको हरिहरमान नकर्मीको शब्द र अर्का साइकल यात्री दरेकालाल जोशीको संगीतमा रहेको यो गीत प्रस्तुत छ एउटा वाचा तिमीले गर्नु don't see तिमीले गर्नु आजको अजर अमर गीतहरूमा हामी चर्चा गर्नेछौ साइकल र कलाकारका बारेमा हाम्रो ट्विटरमा शिवराज पुन निस्वार्थ लेख्नुहुन्छ आजको विषयवस्तु सुनेर पनि मलाई आजको अजर अमर निकै रोचक हुन्छ जस्तो लागेको छ प्रतीक्षामा बसेको छु भनेर लेख्नु भएको छ त्यसै गरिकन खुर्पेटो द पावर लेख्नुहुन्छ दिनहरू कति बेला बित्छ पत्तो हुँदैन सधैँको व्यस्तता अनि थकाईलाई बिर्साउन अजर अमर सहयोगी बन्दैछ सबैको प्यारो कार्यक्रम बन्दैछ रतनचन्द लेख्नुहुन्छ लाइभ सुन्दैछु ढिलै भए पनि तर पनि आजको कार्यक्रमका बारेमा दिलीपजी लेख्नुहुन्छ कुर्दै बसिरहेछु दाजु दुई तीनवटा श्रृङ्खला छुटेको छुटेको जस्तो लागिरहेको छ पनि आज कुरिरहेको छु भनेर लोकगायक विमल डाङ्गी जो नियमित रूपमा यो कार्यक्रम सुन्नुहुन्छ उहाँ लेख्नुहुन्छ आज पनि अजर अमर गीतहरूको साथमा रहनेछु हार्दिक आभारी छु भनेर अब यसपछि अर्को गीत छ र त्यस गीतका गायकलाई पनि हामी साइकलसँग जोड्न सक्छौ लामो समय उहाँले जीवनमा साइकल चढ्नुभयो जब जीवनमा पद्मकन्या क्याम्पसमा उहाँले दुई हजार अठाइस सालमा उप प्राध्यापकको रूपमा नोकरी पाउनुभयो त्यसपछि मोटरसाइकल किन्नुभयो र मोटरसाइकल सिक्नका लागि उहाँ किर्तिपुरको त्रिभुवन विश्वविद्यालयको चौरसम्म पुग्नुहुन्थ्यो आफ्ना अर्का साथीसँग ती अर्का साथी थिए कान्तिपुर साप्ताहिकका स्तम्भ लेखक प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारी दुर्गा प्रसाद भण्डारीले गोपाल योन्जनलाई मोटरसाइकल सिकाए र गोपाल योन्जनले दुर्गा प्रसाद भण्डारीलाई मोटरसाइकल सिकाए यी दुवैले मोटरसाइकल कलेजमा पढ़ाउन थालेपछि सिके गोपाल मोटरसाइकलमा चढ़ेर घुमेको देख्ने धेरै छन् तर गोपाल साइकलमा चढ़ेर आफ्नो प्रेमिकालाई प्रेमपत्र दिन गएको देख्ने धेरै कम छन् गोपाल र पुष्प नेपालीको स्वर गोपाली शब्द र संगीतमा दोस्रो श्रृंखलामा मर गए रेली माए तय बाखै काखैमा मा बाचुन रेली माए तारी कया खै मा मर गए रेली माए तय बाखै काखैमा मा बाचुन रेली माए तारी कया सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा मङ्सिर लाग्यो लौधन पाक्यो सबैको बारीमा घरमा हुँदै मन दुल्थ्यो यहाँ हुँदा घरैमा हुँदा घरैमा मरिगए रेलीमाई दैवाकै काखैमा बाँचुन्थे रेलीमाई प्यारी गए आँखैमा मरिगए रेलीमाई दैवाकै काखैमा बाँचुन्थे रेलीमाई प्यारी गए आँखैमा हुँदा जवान हुन मलाई मन पर्थ्यो ए बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो ए जवान भए तरुणीको खसम हुन मन पर्यो खसम हुन मन पर्यो मारिदै मरिगए रेली माई दैवा कै काखै मा बाचुल रेली माई प्यारी कै आँखै मा खोज माया मालुलाई फरक पर्दैन हृदयले खोज मालुलाई फरक पर्दैन नसुर्ताउ भाइ संसारमा कोही बिजोडी आउँदैन बिजोडी आउँदैन मरिगै काखैमा प्यारीकै काखैमा प्यारीकै भेट फेरी फेरि हुँदैन होला यो ठुलो संसारमा अहिले नै गाउँ अहिले नै नाचौँ एकछिनको के होला त्यतिनमा के होला मरिदै रेली मारिदै बाकै काखैमा बाँचुन्दै रेली माए कालीकै आँखैमा मरिदै रेली मारिदै बाकै काखैमा बाँचुन्दै रेली माए प्यारीकै आँखैमा मरिदै रेली बाकै काखैमा रेली माए दुई हजार सालमा दार्जीलिङमा जन्मिनुभएका गोपाल योन्जनका पिता डाक्टर बुद्धिमान योन्जन र माता छेकु डोल्मा गोपाल योजन एक्लो सन्तान हुनुहुन्थ्यो र गोपाल पिता पेसाले डाक्टर भए पनि संगीत र नाटकमा रूचि लिन्थे र गोपाल योन्जनका सानी आमाकी छोरी विष्णुदेवी वाइवा जो नेपाली उपन्यास जगतका चर्चित लेखिका हुनुहुन्छ पारिजात गोपालञ्जन बाल्यकालदेखि नै बाँसुरी बजाउन रूचि राख्थे र उनका प्रारम्भमा गुरूहरू थिए नानी दुलाल मुखर्जी जसले शास्त्रीय संगीत र स्ट्याण्ड बक्ससँग उनलाई पाश्चात्य संगीतको अध्ययन गराए त्यसपछि उनका गुरूहरू थिए शिवप्रसाद मानवीर मोक्तान अम्बर गुरूङ र कपिलराज सुब्बा गोपालञ्जनलाई उनका साथी सर्कलले प्राय मायाले बोलाउँदा गोफले भन्ने गर्थे र यिनै गोफले पछि नेपाली आधुनिक संगीत लोक संगीत र चलचित्र संगीतमा विशेष गरेर सिन्दुरमा नातिकाजीसँग सहसंगीतमा अर्को जन्ममा एक्लो संगीतकारको रूपमा मायाप्रीतिमा एक्लो संगीतकारको रूपमा कान्छीमा विशेष गरेर उनी चर्चित भए दुई हजार अठाइस सालदेखि गोपाल योजनले पद्मकन्या क्याम्पसमा सहायक प्राध्यापकको रूपमा संगीत विषयलाई पढ़ाउन थालेका थिए यसभन्दा अगाडि उनको त्यो पोस्टमा लोक संस्कृतिविद तुलसी दिवस आबद्ध थिए भन्ने कुरा जानकारीमा आउँछ आजको कार्यक्रममा हामी साइकल चढ़ने केही कलाकारको चर्चा गर्दै गर्दा हामीले दोस्रो श्रृंखलामा सत्यनारायण राज भण्डारीको मिराणासँग युगल गीत बजाएका थियौं त्यसका संगीतकार द्वारिकालाल जोशी नभइकन हुतराज शर्मा हुन् भन्ने कुरा उदरा शर्माकी छोरी शर्मिला शर्माले हामीलाई जानकारी दिनुभएको छ तर हामीलाई यो प्राप्त भएको सूची रेट नेपालबाट आएको हुनाले यो गलत रहेछ भन्ने कुरा थाहा भयो यसलाई सच्याइदिएका छौं संगीतकार हुतराज शर्माका बारेमा र अब गोपाल रञ्जनको साइकलको जीवनसँगै उनको ज्वाइँको प्रसंग आउँछ प्रचार सामग्रीपछि अब एकछिन हामी प्रचार सामग्रीका पछाडि ओझेल पर्न चाहन्छौं शिक्षा शास्त्र संकायतर्फको पहिलो सामुदायिक क्याम्पस काठमाडौँ शिक्षा क्याम्पसको सन्ध्याकालीन सत्रमा बीएड तथा एमएड र एक वर्षे बीएडमा नयाँ भर्ना खुल्यो पढाइ हुने विषयहरू तीन वर्षे बीएड तथा एक वर्षे बीएडमा शिक्षा शास्त्र तर्फको सम्पूर्ण विषयहरू र एमएड प्रथम वर्षमा अंग्रेजी नेपाली स्वास्थ्य इपिएम पाठ्यक्रम तथा मूल्याङ्कन विषयहरू पढाइन्छ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल नियमित पठन पाठनका साथै शत प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था महिला आदिवासी जनजाति गरीब अपाङ्ग तथा जेहेन्दारका साथै कार्यरत शिक्षक एवं नेपाल सरकारका कर्मचारीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था सम्पर्क काठमाडौँ शिक्षा क्याम्पस पद्मोदय मावि भवन राम शाह काठमाडौँ फोन शून्य एक बयालिस तिस दुई सय चालिस अन्ठानब्बे पाँच एघार बाहन्न एक सय अडचालिस अब टाटाका जेन्युन पार्ट्स पच्चिस प्रतिशतसम्म कम मूल्यमा टाटाका सम्पूर्ण जेन्युन पार्ट्स देशभर एउटै खुद्रा मूल्य अर्थात् एउटै एमआरपीमा पाउनुहोस् अनि तिर्नुहोस् पुरानो मूल्यको तुलनामा अब पच्चिस प्रतिशतसम्म कम मूल्य अब हुन्छ तपाईँको पैसाको बचत साथमा जेन्युन पार्ट्स अझ कम मूल्यमा थप जानकारीका लागि नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्राली कलङ्की काठमाडौँ फोन नम्बर शून्य एक त्रिचालिस पन्ध्र पाँच सय पचास त्रिचालिस पन्ध्र पाँच पाँच सय एकाउन्न मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर चौवालिस अठाइस दुई सय बयालिस चौवालिस अठाइस दुई सय बयालिस you will certainly be benefited. सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा यो प्रस्तुता प्रकाश साइमीको हामी कुरा गर्दैथ्यौं नेपाली सुगम संगीतका गायक कलाकार र साइकलको कथा साइकलको रोचक कथा संगीतमा मात्र होइन विश्व सिनेमा उद्योगमा पनि साइकलको महत्वपूर्ण योगदान छ उन्नाइस सय पचासको हाराहारीमा बनेको विश्वको चर्चित चलचित्र द बाइसाइकल थिप्स इटालीबाट वितेरियो देशिकाले बनाएका थिए वितेरियो देशिकाले बनाएको द बाइसाइकल थिप्स हेरेर नै भारत पश्चिम बंगालका चलचित्र निर्देशक सत्यजीत रेले विभूति विभूषण बन्दोपाध्यायको कथामाथि पाथेर पञ्चाली बनाएका थिए र द बाइसाइकल थिप्स नै जापानका फिल्म निर्देशक आकेरो कुरोसावाले पनि राष्ट्रमन जस्तो चलचित्र बनाएका थिए इटालियन भाषामा बनेको द बाइसाइकल थिप्स अत्यन्त रोचक चलचित्रले संसारमा तहल्का मचाएको थियो र धेरै पुरस्कार पनि पाएको थियो तर हामी कुरा गर्दैछौ काठमाण्डुमा घुम्ने दुई चक्की दुई पहियाको साइकलको कुरा जुन नेपाली कलाकारहरू चढ़ने गर्थे अघिल्लो प्रसंगमा हामीले गोपाल इन्जनको कुरा गर्यौं अब गोपाल इन्जनका बहिनी ज्वाई नवीन किशोर राई दुई हजार जेठ अठार गते शुक्रबारका दिन पूर्वी नेपालको धनकुटा जिल्लाको चुङवाङ गाउँमा जन्मेका नवीन किशोर राईले लोक संगीत आधुनिक संगीत र विशेष गरेर राष्ट्रिय गीतका भावहरूमा निकै काम गरे उनले दीपश्रेष्ठसँग गाएको सालको पात भरंग माया लगाई मन्त भरंग जस्ता गीतहरूमा ख्याति कमाए भने बेथानी गीतहरूमा पनि उनको अमूल्य योगदान छ र विशेष गरेर उनले लेकाली परिवारसँग चोखो लोकसंगीत आन्दोलनमा आफ्नो महत्वपूर्ण भूमिका निभाएका छन् उनले गोपाल योन्जनकी बहिनी ज्योति योजनसँग विवाह गरेर सांगीतिक जगतमा फेरि आफ्नो अलगै परिचय बनाएका छन् भने उनकी बुहारी पनि अहिले आधुनिक संगीतमा गोपालेन्द्रका गीतहरू रिसिङ्गिङ गरेर प्रवेश गरेकी छिन् नवीन किशोर राई साइकल मात्र चढ़दैन थिए उनी उज्यालो फिल्मको निकै नजिक रहेको सेन्टमेरिज स्कूलमा पनि संगीत र नृत्य सिकाउँथे तर रमाइलो र अचम्मको कुरा उनले शिक्षण बाहेक अर्को नयाँ काम गरे त्यो जावलाखेलको चिड़ियाघर अगाडि दूरसञ्चारको छेउको गल्लीमा साइकल भाडामा दिने व्यवसाय पनि गरे जसलाई काठमाडौँका मान्छेहरू बालगिरीका साइकल भन्थे अर्थात बहालगिरी गरेर चढ्ने साइकलहरू त्यो साइकलसँग नवीन किशोर राईको निकटको सम्बन्ध थियो र कहिलेकाहीँ साइकलको जंजीर छिनिँदा कहिलेकाहीँ पाउ पाउदान बिग्रिँदा ब्रेक बिग्रिँदा नवीन किशोर राई कहाँ पुग्ने धेरै हुन्थ्यो नवीन किशोर राईले गणेश राईसँग मिलेर गाएको यो गीतले बीस र तीसको दशकमा रेडियो नेपाल थर्काएकै थियो सुत्केरीलाई खुवाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए होइन मैले घाँटेको सत्य सत्य धर्म धर्म झुटो कुरो छैन बोलेको रातो भाले पयक पयक सुत्केरीलाई खुवाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ ए میری ڈاٹے سب شد بروک پہر سال چھوڑا پائی ہاری بھنڈا کا पालाको छोरा चाहिने हाकिम हुने पालो अर्को पाला छोरा पाए पहाड पठाए तिमीलाई राम्री छोरी पाई भने ज्वाइका घर तिम्रा रात भाले पयक पाए सुत्केरीलाई खुवाएँ सुत्केरीको नाम गरी टाउको मैले खाएँ होइन मैले ढाँटेको सत्य सत्य धरोधरमा झुटो कुरो छैन बोलेको छोराछोरी ठुला होलान् ठुलै भागे खोल्लान् कमाए मैले गरी आफैले नै रोल्ला पन्त राखी सबै भाइको अंश गरी दिम्ला बुढा बुढी कुम्लो बोकी तीर्थ हिँडी दिम्ला रात भाले पाया पाया सुत्केरीलाई खुवाएँ नाम गरी टाउको मैले खाएँ मैले सत्य सत्य धर्म धर्म झुटो छैन बोलेको नवीन किशोर राई र साइकलको कुरा हामीले गर्यौं यस गीतमा स्वर थियो अर्को कलाकार गणेश रसिकको पनि नवीन किशोर राई भन्दा चार वर्ष कान्छो गणेश रसिकको जन्म दुई हजार चार साल असो चार गतेको बिहिबारको दिन पूर्वी नेपालको कोशी अञ्चल भोजपुर जिल्लाको छिनामुखु भन्ने ठाउँमा भएको थियो गणेश रसिकले दुई हजार बीस सालदेखि नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका हुन् भने तेइस सालदेखि उनले माइकमा लोकगीतहरू गाउन शुरू गरेका हुन् छब्बीस सालमा गणेश रसिकले संस्कृति विभागमा लोक गाएको कलाकारको पदमा सेवा गर्न थाले राष्ट्रिय नाचघरको रंगमंचदेखि प्रज्ञा भवनको रंगमंचसम्म उनले बेला बेलामा आफ्ना लोकगीतहरू सुनाउने प्रशस्त मौका पाए र उनी स्वयं नारायण गोपाल महाप्रबन्धक भएको बेला राष्ट्रिय नाचघरमा कलाकारको रूपमा आबद्ध थिए र पछि उनी स्वयं नै रत्न रेकर्डिङ संस्थानका पनि महाप्रबन्धक भए उनी रत्न रेकर्डिङ संस्थानका महाप्रबन्धक भएपछि उनले पहिलो पटक नेपालमा नयाँ कलाकारहरूका निम्ति प्रतिभाको खोजी नामक गायन प्रतियोगिताको आयोजना गरे जसमा पहिलो पटक ओम विक्रम विष्ट र भक्तराज आचार्य दुई विधामा आधुनिक गायनको अति अत्याधुनिक र आधुनिक गायनमा प्रथम भएका थिए यसपछि धेरै नयाँ कलाकारहरू प्रतिभाको खोजीबाट रतन रेगरिङले प्रकाशनमा ल्याएका थिए र गणेश रसिक लेकाली नामक सांगीतिक समूहसँग आबद्ध थिए त्यसभन्दा अगाडि उनी मंजुल रामेश रायन अरिम आबद्ध भएको राल्फाले संगीतसँग पनि आबद्ध थिए राल्फाले संगीत को कार्यक्रम मार्फत गणेश रसिक मञ्चमा आउँदा उनीहरूलाई गोपाल योन्जनले हार्मोनियममा साथ दिएर सहयोग गरेको ऐतिहासिक चर्चा पनि पाइन्छ यहाँहरू उज्यालो एफएमबाट सुनिरहनु भएको यो कार्यक्रम पाल्पामा पनि सुन्न सक्नुहुनेछ पाल्पामा श्रीनगर एफएमले तिरानब्बे थोप्लो दुई मार्फत यो प्रसारण गरिएको कुरा हामीलाई दीपक भट्टराईले र देव पचभैयाले जानकारी दिनुभएको छ आजको यो कार्यक्रममा हामीले साइकल चढ़ने केही कलाकारको चर्चा गर्दा हामीले अत्यन्त सम्मानका साथ सम्झिनुपर्ने एउटा कलाकारको नाम हो मास्टर रतनदास प्रकाश मास्टर रतनदास प्रकाश नेपालमा सबभन्दा लामो जीवन साइकल चढ़ने एउटा सम्पन्न कलाकार हुनुहुन्थ्यो रतनदास प्रकाश भनेपछि साइकल बाहेक कल्पना नगर्ने पनि थिए किनभने रतनदास प्रकाशको जीवन सम्बल समृद्ध र स्वस्थ हुनुको कारण पनि साइकल थियो र उनी साइकल चढेर लाजिमपाटबाट पानी पोखरीको उकालो पाटन प्रज्ञा भवन नाचघर कैयौंतिर घुम्थे नेपाली रंगमंचका कीर्ति स्तम्भ रतनदास प्रकाशले चेतन कार्कीद्वारा निर्देशित विश्वास भन्ने फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो माधव घिमिरेको रचना रतनदास प्रकाशको संगीतमा रतनदास प्रकाश र सानु मैयाको स्वर प्रेम प्यारी प्रेम प्यारी सुन्यौ پیاری دیو نظر مام پیاری پیاری مچ پیاری نظر دیو متا پریم پجاری بنی مانس کو پھول فلاؤ مانس کو پھول فلاؤ دل میں دلاؤ اکشے پیم کماری دل میں دلاؤ اکشے پیم کماری دیو نظر ماں پریم پیاری دیو نگر ماں پریم پیائے بنی جی بنو آد تہ پھول مہا پریم بھری لو پہائیں بنی جی بنائی آد تہے پھول مہا پریم بھری لو پہرائے جائے پیاری پریم بچھائیں छु प्रेम पुजारी म छु प्रेम भिखारी प्रेम नजर देव सदा प्रेम पुजारी प्रेम नजर देव सदा प्रेम पुजारी मास्टर रत्नदास प्रकाशले राणाकालीन दरबारबाटै गाउन शुरू गरेका हुन् र उनको गायनपछि दरबारबाट बाहिर पनि लोकप्रिय हुँदै आएपछि उनी निर्विक्रम प्यासी दौलत विक्रम विष्ट माधव घिमिरेका गीतहरू गाउन थाले माधव घिमिरेलाई विशेष त गीत लेखाउन सिकाएकै रतनदास प्रकाशले हो भन्ने कुरा माधव घिमिरे स्वयंले पनि स्वीकारेका छन् रतनदास प्रकाशको जन्म उन्नाइस सय सत्तरी सालको माघ कृष्ण अष्टमीका दिन लाजिमपात स्थित एउटा साधारण खड्गी परिवारमा पिता भवानीदास खड्गी र माता मायाको घर गृहस्थीमा भएको थियो भने रतनदास प्रकाशका छोरा प्रेम दास प्रकाश पनि गायक संगीतकार थिए रतनदास प्रकाशका नाति अनुप प्रकाश अहिले व्यावसायिक फोटोग्राफीमा आबद्ध छन् भने उनले अहिले कृपा अनप्लग नामक टेलिभिजन कार्यक्रमको निर्माण पनि गरिरहेका छन् रतनदास प्रकाशको बारेमा धेरै कुरा जानकारी पछि पनि राख्ने नै छौं अब यो साइकलको कथा चर्चा गर्दै गर्दा हामीले सम्झनुपर्ने केही नामहरूमध्ये संगीतकार कृष्णमान र ज्ञानबहादुर जो जीवनभर साइकल नै चढेर हिँडे त्यसै गरिकन संगीतकार नाति काजी जसले साइकलमा यात्रा शुरू गरे र पछिल्लो चरण उनले मोटरसाइकल पनि किने र आजको यो कार्यक्रम जापानबाट सुनिरहनु भएको छ रवि बुढाथोकेले त्यसै गरिकन सूरज काफले जो हाम्रो नियमित श्रोता हुनुहुन्छ र हाम्रो अत्यन्त स्नेही मित्र पनि हुनुहुन्छ विजय थापा मगरले साइकलको कथा रोचक भएको जानकारी दिनुभएको छ भने नाम उल्लेख नभएका एकजना मित्रजूले नारायण गोपाल सङ्ग्स भएको छ उहाँले सरर साइकलमा चढ़ी गयो माया नदेख्ने गरी सुन्दैछु भातै खान बिर्से पनि अझ रमर गीत छुटाउने कुरै भएन किनकि भोग प्यास सबै यसैबाट मेटिन्छ मलाई प्रदीप रिमालको बारेमा केही जान्ने इच्छा छ भनेर उहाँ लेख्नुहुन्छ र आजको यो कार्यक्रमका बारेमा अन्य धेरै मित्रहरूले शुभेच्छा पठाउनु भएको छ राजेश्वर उदयजी लेख्नुहुन्छ रातो भाले कयाँ कयाँ गीत सुन्दा क्याम्पस पढ्दाको जीवन याद आयो हुन मात्र हुने भए सातामा आइतबार सोमबार र बिहिबार मात्र नभई पैंतालिस मिनट अझ रमर गीत कार्यक्रम उज्यालो नाइन्टी नेटवर्क स्वर्णिम युगका कालज गीत सुनेर आनन्दले सोध्न पाउँथे भनेर लेख्नुहुन्छ भुवन सिंह रावत लेख्नुहुन्छ धेरै जानकारी पाउने आशामा अझ रमर गीत सुनिरहेको हुन्छु सरोकाली जो गजलकार हुनुहुन्छ लेख्नुहुन्छ आज फेरि नयाँ जानकारीको साथमा अझ रमर सुन्दैछु भनेर लेख्नुहुन्छ साइकलकै प्रसंग कुरा गर्दा फुटबलमा निकै राम्रो खेलाड़ी मानिने भीम विराग जसको फुटबलमै भएको दुर्घटनाका कारण शारीरिक अस्वस्थताका कारण पछि उनले फुटबल खेल्न छोडे र उनी केही जीवन साइकलमै उनले गुजारे र साइकलसँगको भीमविरागको यात्रा निकै रमाइलो रह्यो र पछि शरीरले साथ नदिएपछि उनले स्कुटर चढ़न थाले भीमविरागले वीरगंजबाट र हेटौँडाबाट नवकला कुञ्जको शुरूआत गरेपछि धेरै कलाकारहरूलाई जन्म दिए विशेष गरेर वीरगंजमा उनले प्रकाश श्रेष्ठ मधु छेत्री जस्ता कलाकारलाई जन्म दिए भने ती कलाकार भन्दा पहिले पनि उनले एउटा कलाकारलाई जन्म दिएका थिए जुन कलाकारको अब नामो निशान नेपाली संगीतमा रहेन किनकि ती कलाकार बम्बई गएपछि बम्बईमा फिल्ममा पार्श्व गायनमा हराएपछि नेपाल फर्केर आउन छोडे तर नेपालमा उनी धेरै हिन्दी र नेपाली चीजका भाषामा बनेका विज्ञापनहरूमा उनको आवाज सुन्न पाइन्छ ती गायक हुन् बीके शाही जसले धेरै पहिले माया गयो झन्प र पर नौडाँडा काटेर कुन घर भन्ने गीत गाएका थिए भने आजका चर्चित संगीतकार सम्भुजित बास्कोटालाई पनि उनैले संगीत गर्ने मौका दिएका थिए बीके साईको स्वरमा भीम विराको शब्द र संगीतमा यो गीत सपना बने आयो तिमी मेरो जिन्दगीमा सपना बने आयो बिर्सिन सक्ने भित्र सम्झान बने छायो तिमी मेरो जिन्दगीमा सपना बने ना धरतीमा ना आकाशमा खोजेर पाउनु कहिले ना धरतीमा ना आकाशमा खोजेर पाउनु कहिले पाएछु यहाँ रोजेक जस्तै भर पर्दो साथी मैले पाएछु यहाँ रोजेक जस्तै हर पर्द साथी मैले गहिरो माया तिरातेको सिर्जना गरिदियो गहिरो माया तिरातेको सिर्जना गरिदियो बिर्से नसक्ने भित्र सम्झान बाने छायो तिमी मेरो जिन्दगीमा सपन बने आयो साइकल र भीमबिराग भीमबिरागको रचना र सङ्गीतमा बिके साईको स्वरलाई राख्यौं बिके साई जो भारतको मुम्बईमा बलिउड फिल्म उद्योगमा पार्श्व गायनका निम्ति संघर्षरत गर्न जानुभएको थियो त्यहाँ विज्ञापन गीतहरू गाएर बम्बईमै उहाँको जीवन भाषिएको छ उहाँपछि गायक मुरलीधर त्यसपछि उदित नारायण झा पनि बम्बईमै रहिरहे र बीके शाहीले धेरै वर्षपछि नेपाल र भारतबाट बनेको एउटा फिल्म जुनीमा पनि म गीत गाइदिन्छु कसैको प्यारमा भन्ने पार्श्व गायनमा साथ दिएका थिए आजको हाम्रो कार्यक्रम प्रसारण भइरहेको बेला हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको रतन चन्दजीले हाहा रातो भाले क्वाय क्वाय अजम्बरी लोक भाका दाई कहिले सुनेर नगाउने साँच्चै रोचक कार्यक्रम भनेर भएको छ भने उदीपजीले लेख्नुभएको छ दाजु यो प्रोग्रामले नेपाली म्युजिकको हिस्ट्री बुझ्न सजिलो भएको छ भनेर लेख्नुभएको छ उज्जवल आचार्य लेख्नुहुन्छ बच्चा बेलाको गजबको गीत पो आयो र बाल्यकालको याद आयो रात भले कयेँ त्यसै गरिकन हाम्रा मित्र लेख्नुहुन्छ लोकेन्द्र ड्र उहाँले ओहो दाई यो गीत सुनेर त धान भित्राएको याद आयो उहिले हामीले यो गीत बजाएका थियौं गोपालेन्जन पुष्प नेपालीको स्वरमा मंगिर लाग्यो लौ धान पाक्यो तपाईँको सबैको बारीमा घरैमा हुँदा यहाँ हुँदै घरैमा भन्ने गीतको बारेमा लेख्नुहुन्छ त्यसै गरी बाबाजी लेख्नुहुन्छ अझ र मर गीतहरू साँच्चीकै गजब कार्यक्रम छ नेपाली गीत संगीतको छर्लङ्ग इतिहास थाहा हुन्छ मरि गए रेलीमा यो गजबको गीत पनि सुनियो आज रतन चन्द लेख्नुहुन्छ मरि गए रेलीमै आहा कति मिठो झ्याउरे गीत दाई सानोमा नाचेको याद आयो जय अजर अमर गीतहरू भनेर लेख्नुहुन्छ मुक्ति भण्डारी अजर अमर गीतहरू आज साइकल यात्रीको कथा सुन्दा बडो आनन्द आइरहेको छ भन्नुहुन्छ रतन चन्दले लेख्नुभएको छ यहाँ एउटा बाचा तिमीले गर्नु नाइस सङ्ग कस्तो रोमान्टिक संगीत सारीका सबै अङ्ग शरीरका सबै अङ्ग झुम्न थाल्यो भनेर लेख्नुभएको छ यस गीतका संगीतकार हुतराज शर्मा जसको हामीले बारम्बार चर्चा गर्दै आएका छौं यसमा स्वर दिनुभएको थियो सत्यनारायण राज भण्डारी र मीरा राणाले शब्द थियो हरिहरमान नकर्मीको दाहाल विनोदले अजर अमर गीतमा श्रष्टाको बारेमा अरू कुरा पनि जान्न पाउँदा सुनमा सुगन्ध भएको छ भनेर भन्नुभएको छ यहाँहरू सबैलाई ट्विटरमा आफ्नो शब्द अंकित गरिदिनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको अन्त्यमा अब साइकलबाट मोटरसाइकलतिर हामी प्रवेश गर्छौं साइकल उहाँले जीवनमा सायद कमै प्रयोग गर्नुभयो तर उहाँले आफू गायक भएर स्थापित भइसकेपछि होन्डा एक सय पच्चीस नम्बरको चढ्न सुरु गर्नुभयो ती कलाकार हुन् नारायण गोपाल नारायण गोपालको त्यो एक सय पच्चीस नम्बरको होण्डा सिजी धेरैले चर्चा गर्दा गायक भएर पहिलो मोटरसाइकल चढ्ने यिनै हुन् भन्ने गर्छन् नारायण गोपालले होण्डा एक सय पच्चीस सिजी चढ्दाखेरि काठमाडौँमा अन्य कलाकारहरू साइकल नै चढ्थे चाहे ज्ञानबहादुर कृष्णमान वा नातिकाजी नारायण गोपालले राष्ट्रिय नाचघरको महाप्रबन्धक भएर मनबहादुर मुखियाद्वारा लिखित क्रसमा टाङ्गिएको जिन्दगी नाटक देखाएपछि राष्ट्रिय नाचघरका महाप्रबन्धकले कार चढ़न थालेपछि नारायण गोपाल पनि रातो स्टारलेट टोयटा कारमा घुम्न थाले यो सम्झना धेरैको लागि नयाँ र ताजा लाग्न सक्छ तर नारायण गोपाल गाड़ीका त्यति शौकिन होइनन् मोटरसाइकल उनी निकै प्रिय भएर चढ़थे मालती मंगलले गीत प्र्याक्टिस गर्न आउँदा अम्बर गुरूङको कोठासम्म उनी मोटरसाइकलमै पुग्थे मलाई लाग्छ नारायण गोपालको बारेमा हामीले अझै पनि कुनै दिन अझै चर्चा गर्नेछौ आज नारायण गोपालसँग अर्को एउटा व्यक्तिको चर्चा गर्न चाहन्छु जसले यस गीतमा संगीत गरेका हुन् सिके साइली सिके साइली पनि ठूलो कोट साइकल अनि विशेष गरेर ह्याटमा काठमाडौँको बजारमा हिँड्नुहुन्थ्यो र उहाँ संगीतकार संगीत शिक्षक भएर स्थापित भइसक्दा पनि साइकलबाट छुटिनु भएको थिएन पछि उहाँले टु पोट पनि चढाउन थाल्नुभयो तर सिक्के रसाईलाई सम्झना गर्दा हामी साइकल नै याद गर्छौं सिक्के साइलीको संगीत निरशाहको शब्दमा नारायण गोपालको यो स्वरसँगै आजको कार्यक्रमबाट म विदा माग्न चाहन्छु अब आगामी बिहिबार सवा नौ बजे हामी भेट्नेछौ त्यतिन्जेलको लागि शुभरात्री भिचा कहिले काही कसैले सोधे न त मैले कसैलाई सुनाए आफ्नो जीवनका पीडाहरूलाई कहिले काहीँ रिसाउँछु आगो भई अत्याचार गरिरहेछन् केवल कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको